अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पण समर्पण नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ र तपाईँको माझमा मिठा मिठा गीत सङ्गीतहरू राख्छौँ आज मैले विशेष गरी अर्पण समर्पणको यो श्रृङ्खलामा नेपाली फिल्मका गीतहरू अलि पुराना गीतहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु केही समय अगाडि बजेका तपाईँले निकै नै मन पराउनु भएका तिनै फिल्मका गीतहरू सँगसँगै अर्पण समर्पणको व्यवसाय लिएर आज पनि हामी आइसकेका छौँ यदि आफ्ना आफन्तलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई सम्झिन चाहनुहुन्छ कसैको लागि कुनै सम्झना सन्देश छ भने आउन सक्नुहुन्छ दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र अर्पण समर्पणको यो श्रृङ्खलामा आउनुहोस् अनि तपाईँको सम्झना आफन्तसम्म त हामी पुर्याउने नै छौँ साथमा मिठो साङ्गीतिक आवाज पनि तपाईँको माझमा राख्नेछौँ र अर्पण समर्पणको यो श्रृङ्खलामा यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सुभाष थिङ अनि के छ सुभाषजी नयाँ नौलो हालखबर सबै ठिक छ खाजा खानुभयो कि खानु भएको छैन छैन हजुर ड्युटीमा छु ल ठिकै छ अनि आज अर्पण समर्पणमा आउनु भएको छ को कसलाई सम्झिनुहुन्छ ए मेरो घर चाहिँ मणरी हो मणरी रूपाचुरी सुनाचुरी हजुर मेरो साथीहरूले गीत सुनाउन चाहन्छु होइन मेरो साथीहरू गोविन्द हजुर मणिक अनि तीर्थ हजुर अनि शान्ति अमृता मेनुका हजुर आमा बुवा त्यस प्रहरी चौकीमा कार्यरत मेरो सम्पूर्ण साथीहरूलाई अनि मलाई सुभाष सिंह भनेर चिन्नुहुने मेरा मनारीवासीहरूलाई र रूपाचुरीवासीहरूलाई र हजुर हजुर यो रेडियो अर्पण परिवारलाई र मलाई सुभाष सिंह भन्नुहुने चिन्ने सम्पूर्ण साथीहरूलाई सुनाउनु सुभाष आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनुहोला राम्रोसँग बस्नुहोस् है ल नमस्कार सुभाष थिङ हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँको माझमा विभिन्न फिल्मका गीत सङ्गीतहरू राख्छौँ र तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पुर्याउँछौँ सम्झिन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो एउटा बाटो होइन दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म यता पर्साबाट दुर्गा पर्साबाट दुर्गा दुर्गाजी हजुर के छ तपाईँको हालखबर हजुर सुखी छ अनि खानु भयो कि खानु भएको छैन खाएको छैन खानु भएको छैन अहिले कता हुनुहुन्छ अहिले घरतिरै छु घरतिरै हुनुहुन्छ हजुर अर्पण समर्पण अलिकति माया मार्न खोज्नु भएको जस्तो लागेको छ है होइन माया मारेको होइन त्यस्तै भयो ल ठिकै छ कहिले मात्र होस् त्यस्तो सधैँभरि यस्तो भइराख्यो भने चाहिँ राज्य पनि रिसाउनुहुन्छ म पनि रिसाउँछु <laughs> है त हुन्छ हुन्छ ल आज अर्पण समर्पण मार्फत चाहिँ दुर्गाजीले कसलाई सम्झिने नमस्कार हजुरलाई धन्यवाद अनि हाम्रो टेक्निक स्ट्यान्डको राज अनि विष्णु दाई कता हुनुहुन्छ उहाँलाई सम्झिन चाहन्छु अनि सबै अर्पण परिवार मेरो घर परिवार मेरो साथीहरू अनि मेरो मेरो बहिनी अनि यति बेला एक कार्यक्रम सुनेर बस्नुभएको सबै साथीहरूलाई हुन्छ आउनुभयो खुसी लाग्यो दुर्गाजी यसरी माया चाहिँ नमार्नु होला आउँदै गर्नुहोस् है ल नमस्कार नमस्कार दुर्गाजी हुनुहुन्थ्यो त्यति बेला वर्षादेखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको माझमा राख्छौँ केही समय अगाडि चर्चामा रहेको गीत हो निकै नै चर्चामा रहेको गीत सङ्गीत तपाईँको माझमा राख्छौँ त्यसो त आज मैले विशेष गरी अर्पण समर्पणको यो श्रृङ्खलामा केही समय अगाडि बजारमा आएका तर अहिले त्यति नबजेका अलि पुराना पुराना गीत सङ्गीतहरू लिएर आएको छु यति बेला तपाईँ सम्पूर्णको माझमा राख्न चाहन्छु म तिमी बिना मरिहाल्छु छिट्टै फर्के आउँछु म त नसताउनु है ढुकढुकीमा तिमी हुन्छ हर घडी माया मोती जयासु दाना नखसल्नु माया पर्खिराख है माया परखी राख है परखी राख है माया परखी राख है जति बाधा परे पनि नरुनु है माया पर्खिराख है माया पर्खिराख है पर्खिराख है माया अब मात्र वाइएससी साउन्ड सर्भिसमा लोक दोहरी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 सप्लायर्स लाइन्स चोक के अलमल फोन शून्य छप्पन्न पाँच बहत्तर चार सय उन्नाइस पाँच सत्तरी शून्य शून्य नौ स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa travels and tours Ratnagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स र यो कार्यक्रम अर्पण समर्पण एकैछिनको व्यावसायिक विश्राम पछाडिको यो समयमा पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै सम्झना आफन्तसम्म पुर्याउनका लागि आज पनि हामी आइसकेका छौँ यदि तपाईँ पनि आफन्तलाई सम्झिन चाहनुहुन्छ घर परिवारलाई सम्झिन चाहनुहुन्छ केही भन्न मन लागेको छ अलिकति टाढा पुग्नु भएको छ तपाईँ जे जस्तो अवस्थामा रहे पनि तपाईँको सम्झना साटाको लागि हामी आएका छौँ दुईवटा बाटो खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँ आउन सक्नुहुन्छ र तपाईँलाई थाहा पनि छ अर्पण समर्पणको यो श्रृङ्खलामा हामी विशेष गरी तपाईँको सम्झना सार्छौँ अनि फरक फरक गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ फरक फरकका विधाका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ अर्पण समर्पणको श्रृङ्खलामा रहेर आज मैले विशेष गरी नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको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 मेरो अनि बुवा सेरिङ चेपाङ मम्मी श्रीमा चेपाङ दादा दिपक चेपाङ बहिनी शान्ति चेपाङ र मेरो विशेष गरी रिजन मामा हुनुहुन्छ उहाँलाई धेरै सम्झ अर्पण समर्पण मार्फत सम्झिन चाहन्छु र मेरो भर्खर उहाँबाट त्यो डाइरेक्टबाट आउनु भएको छ कि दादा जेठ दादा भन्ने चार थुप्रो पाँच मेगा अर्पण यो होल युनिट सुनिरहनु भएको उहाँहरूलाई सबलाई म सम्झिन चाहनुहुन्छ हुन्छ मिलन हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु यसरी नै माया गर्नुहोस् है ल नमस्कार मिलनजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र तपाईँको माझमा रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याइराखेका छौँ र सुमधुर साङ्गीतिक आवाज पनि तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खैरनीदेखि लक्ष्मी अनि के छ लक्ष्मी हाल खबर मेरो पनि एकदम ठिक छ खाजा खानुभयो कि खानु भएको छैन मैले पनि खाएको छैन सँगसँगै हुन्छ कि क्या है ल ठिकै छ सँगसँगै खाउँला कार्यक्रम सकिए पछाडि है अनि लक्ष्मीजी आज अर्पण समर्पणमा आउनु भएको छ को कसलाई सम्झिनुहुन्छ धन्यवाद अनि लागि अनि मेरो घर परिवारको लागि अनि मेरो साथी तुलसी र सङ्गीताको लागि अनि मलाई लक्ष्मीहरू चिनी नचिनी सम्पूर्णको लागि हुन्छ लक्ष्मीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ है ल नमस्कार नमस्ते लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला खैरेनीदेखि आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला राजको सङ्केत कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म टाढीबाट कुनाल लामा टाढीबाट कुनाल लामा हजुर के गर्नुहुन्छ कुनालजी त्यस्तै हो अब पढ्दैछु अहिले इक्जाम आउँदै हो कतिको तयारी गर्नु भएको छ तयारी अब तयारी त ठिक ठिकै छ होइन अब तयारी बिनाको इक्जाम त त्यति सफल हुँदैन हुँदैन ठिक ठिकै तयारीले पनि हुँदैन है अब इक्जाम आएपछि इक्जाम आउने बेला चाहिँ टन्नै तयारी गर्नु पर्ला ल ठिक छ एकैचोटि सबै पछाडि पढ्छु भनेर राख्दाखेरि फेरि असर पनि पर्न सक्छ अहिलेदेखि नै पढ्दै जानुहोस् तपाईँलाई सजिलो हुन्छ है हजुर अनि आज अर्पण समर्पण मार्फत चाहिँ के कस्तो सम्झिनुहुन्छ हजुरलाई सर्वप्रथम त होइन धन्यवाद अनि कन्ट्रोल रुमको दादालाई अनि मेरो घर परिवार होइन अनि दिदी भेनाजीहरू होइन अनि मेरो साथीहरू छ के टन्नै साथीहरू छ अनि त्यो अब साथीहरूलाई अब इक्जाम आउँदै छ सबलाई बेस्ट अफ लक भन्न चाहन्छु कि अब सम्झेर साथी अनि साथीहरू टन्ने हुन्छ आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छ है ओके ल नमस्कार कुणालजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याइराखेका छौँ कोही साथी आइसक्नुभयो अरे राज्यले इसारा गरिसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु त्यस पछाडि पनि हामी एउटा सुमधुर आवाज तपाईँको माझमा राख्छौँ हजुर नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि रमेश लामा कोराकदेखि रमेश लामा हजुर के गर्नुहुन्छ रमेशजी अब यस्तै हो दिदी अब बस्ने त्यतिकै तिन चारहरू त्यतिकै त्यतिकै बितिराखेको छ है हजुर ल ठिकै छ राम्रोसँग होला आफ्नो ख्याल गर्नु होला हामीलाई माया गर्नु होला है हुन्छ दिदी हुन्छ आज चाहिँ कार्यक्रम मार्फत कसरी सम्झिनुहुन्छ मेरो खेतराज तामाङजीलाई अनि कुमारलाई प्रजललाई अनि सुनिललाई र प्रेमलाई र मेरो प्यारी यसलाई पनि विशेष विशेष गरे है हुन्छ कार्यक्रममा आउनुको खुसी लाग्यो अहिले भने बिदा हुन्छ है हुन्छ नमस्ते नमस्कार यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँको सम्झना आफन्तसम्म हामीले पुरा राखेका छौँ यति बेला भने हामी एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको माझमा राख्छौँ त्यस पछाडि तपाईँसँग कुराकानी गर्नको लागि आउने नै छौँ यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा एउटा निकै नै सुमधुर आवाज राख्छु तपाईँ सम्पूर्णको लागि sun क्यों कि हाम्रो चोखो मायालाई दुश्मनले देख्यो कि हो पहाडले रोक्यो कि आँधी आई छेक्यो कि हाम्रो चोखो मायालाई दुश्मनले देख्यो कि तिमी बिनाको जीवन बिनाको बिना को धड़कन मक्का सारी हासो मक्का सारी बाँचो मक्का सारी हासो मक्का सारी छ साक्षी नै जुन तारासित दुखाउने घाउ भयो हाम्रो माया प्रीता हो डर लाग्छ साक्षी नै जुन तारासित दुखाउने घाउ भयो हाम्रो माया जीवन सास बिनाको धडकन तिमी बिनाको जीवन सास बिनाको धडकन म कसरी बाँच्छु म कसरी हाँसु निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खला सुनेर बसिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको सुके कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु तपाईँलाई भेट्नको लागि अर्पण समर्पणको बसाइ लिएर भोलि फेरि हामी आउने नै छौँ यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार सास बिनाको धडकन मकसरी हाँसो मकसरी बाँचो मकसरी हाँसो मकसरी बाँचो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट आज एउटा कार्यक्रममा जानु पर्ने थियो जाउँ भने दाँत दुखिरहेछ न त बोल्न भएको छ न त हाँस्न भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनका बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो भनिदिउँ क्या अरे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत